नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा सामुदायिक radio sky radio Gulmi Ruru FM Siringa Naya FM Sandhi खर्क रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक radio Pushpanjali Wami Taksar Kaligandaki FM Syangja Suryodaya FM Arghakhanchi र नेपाली सञ्चार रेडियो अस्ट्रेलिया सहित दसवटा रेडियोबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिन्छ समग्रमा समाजमा ओजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो जसमा अनियमितता भ्रष्टाचार समाजका विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति अनि हाम्रो मौलिक संस्कृतिको पनि चर्चा गर्ने गर्दछौँ हाम्रो यही यात्राको आज हामी एक सय असी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ सदरमुकाम तम्घास भित्रेको सडकको हविगत सम्बन्धी रिपोर्ट र एउटै व्यक्ति दुई शैक्षिक संस्थाको प्रशासन प्रमुख अनि गुल्मीको एक क्याम्पसका अध्यक्ष र लेखापाल एउटै व्यक्ति भएको सम्बन्धी खबर पनि सुनाउने छौँ त्यस्तै नियमित स्तम्भ जीवनको गोरेटोमा एक सडक छाप व्यक्तिको कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार तिरहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक राइटर धर्म विश्वकर्मा विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न hotel hotel Evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी सर्वप्रथम सहयोग सम्बन्धी खबर सुनौ नमस्कार कहाँबाट को बोल्नु भएको हजुर म कृष्ण हो युगेदेखि है कृष्ण अरियाल होइन र हजुर म कृष्ण अरियाल हो युगेदेखि मेरो घर चाहिँ कुर्जा वार्ड नम्बर चार डाँडा हो हामीले जुन अजल खबरमा जुन खानेपानीको समस्या उठाएका थियौँ त्यो सुनेर तपाईँले केही सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो हो म चाहिँ सुनेर केही सहयोग गर्छु भनेर मैले सोचेको थिएँ है पानीको लागि तिस हजार रुपियाँ म सहयोग गर्न चाहन्छु र म त्यहीँको बासिन्दा पनि हो त्यसको लागि हजुरले त्यसको खबर मार्फत बाहिर ल्याइदिनु भयो एकदम एकदम खुसी लाग्यो है यस्तै गाउँभित्र लुकेका खबरहरू बाहिर ल्याइदिनु होला र अरू पनि कुनै त्यस्तो भएकोमा सहयोग गर्न पाऊँ भन्ने अब आशा छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ किनभने यस पूर्व पनि दुईजनाले गरेर एक लाख चालिस हजार रुपियाँ सहयोग गरिसक्नु भएको छ तपाईँले दिएपछि एक लाख साठी हजार हुने भयो र यसले सायद अब हामी त्यस गाउँका मानिसहरूलाई दसैँसम्म चाहिँ शुद्ध पानी खुवाउन सकिन्छ होला होइन कृष्ण हरियालजी हजुर हजुर जहाँसम्म त्यहाँ अहिलेको खाने पानीको समिति गर्नु बुवा पनि खोज्दै हुनुहुन्छ सुरेश चन्द्र हरियाल होइन मेरो बुवा हुनुहुन्छ उहाँसँग पनि म मेरो कन्ट्याक्ट भइरहेको छ है सहयोगका लागि धेरै धेरै धन्यवाद कृष्ण हरियालजी ओके थ्याङ्क यू प्रेमजी म धेरै हस् त धन्यवाद हेलो नमस्कार नमस्कार म जापानबाट मिन प्रसाद खरेल घर चाहिँ कहाँ पर्यो यहाँको घर मेरो गुल्मी दिब्रुङ गाविस वडा नम्बर नौ लुकदी भन्ने ठाउँमा पर्यो ए हजुर ओजेलका खबरमा दुबी चोरका ती बालकको राजेन्द्र विकको जुन मुटुमा पल परेको सम्बन्धमा प्रसारण गरेका थियौँ नि हजुर त्यो खबर सुनेर म आफ्नो तर्फबाट नेपाली रुपियाँ दुई लाख रुपियाँ उहाँलाई सहयोग स्वरूप दिँदैछु छु हजुर र त्यसै गरी मेरा साथीहरू हुनुहुन्छ होइन रामकिशन गौतम घर चाहिँ कहाँ हाल जापान मैले सबै साथीहरू जापानदेखि हो उहाँको नेपालको ठेगाना चाहिँ थानापति गाविस हजुर वडा नम्बर एक उहाँले नेपाली रुपियाँ दस हजार रुपियाँ र त्यसै गरी गुल्मी दिब्रुङ गाविस वडा नम्बर नौ तराउदी हरिराम खरेलका छोरा बुहारी हाल जापान दयाराम खरेल र बुहारी जमुना खरेलको तर्फबाट दस दस हजार रुपियाँ हजुर र त्यसै गरी पौदी अमराई घर भई हाल जापान केन भन्ने ठाउँमा बस्ने जीवन आचार्यको तर्फबाट दस हजार रुपियाँ हजुर र गुल्मी तुराङ मोजुवा रघुनाथ गौतमका छोरा हाल जापानमा बस्ने मित्रलाल गौतमको तर्फबाट दस हजार रुपियाँ हजुर गरी टोटल पचास हजार नेपाली यो दुई तिन दिनमा हामी पठाउँदैछौँ र दुई लाख रुपियाँ म यो राजु विश्वकर्माको खातामा पठाइसकेको छु यही जानकारी गराउन चाहन्छु हामीलाई पनि जानकारी आइसकेको छ उहाँ राजु विश्वकर्माले दुई लाख रुपियाँ मैले बुझिसकेँ ब्याङ्कमा आयो भन्नुभएको छ होइन तपाईँ एउटै व्यक्तिले दुई दुई लाख रुपियाँ राजु विश्वकर्माका छोरालाई जुन गर्नुभएको छ र आवश्यकता परे दस लाखसम्म उपलब्ध गराउँछु भन्नु भएको छ तपाईँले यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी होइन त्यसलाई धन्यवाद के हो र हामी एउटा इन्सान भएर पछि इन्सानलाई बचाउन केही खोरपाकार गर्न सकिन्छ भनेदेखि त्यही नै राम्रो हो कि जस्तो लागेर सायदमा मैले त्यो फिलहाल मैले आफ्नो तर्फबाट दुई लाख रुपियाँ पठाइसकेको छु र साथीहरूको तर्फबाट पचास हजार यहाँ मसँग जम्मा भएको छ म दुई चार दिनमा राजु विश्वकर्माको यो तमगासमा गुल्मी विकास ब्याङ्कमा खाता छ उहाँको खातामा म दुई चार दिनमा पठाउँदैछु हस् धेरै धेरै धन्यवाद दिन चाहन्छौँ मिन प्रसाद खरेलजी तपाईँ एउटै व्यक्तिले दुई लाख रुपियाँ जुन उनका छोरालाई दिएर बचाउने जुन प्रयासमा लाग्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हस् त ल मेरो तर्फबाट पनि प्रेम सुनवार र उहाँको टिमहरूलाई धेरै धेरै धन्यवाद हस् हजुर धन्यवाद नमस्कार म श्री सरस्वती पराबी आपचोर खरवाङको पर हो हाम्रो यस विद्यालयलाई गुल्मी आपचोर गाविस वार्ड नम्बर आठ बस्ने स्वर्गीय टिकाम खरालज्यूका छोरा शिक्षक भैराज खराल र स्वर्गीय यसै विद्यालयका पर हुनुहुन्थ्यो उहाँ लोकनाथ खराल उहाँका कान्छा भाइ जीवन खराल उहाँ अहिले जागिरको सिलसिला अ, फिल्डमा अ, जानुभएको थियो र उहाँले आफूले पढेको यस विद्यालय आफ्नो गाउँको विद्यालय भनेर यस विद्यालयलाई उहाँले रु तिन लाख अडतिस हजार असी रुपियाँ प्रदान गर्नुभएको छ त्यो उहाँले दिएको त्यस रकमबाट हामीले त्यो पैसा हामीले ब्याङ्कमा राखेका छौँ तुराङ मजुवाको रेसुङ्गा साइन्स डेभलपमेन्ट ब्याङ्कमा राखेका छौँ र त्यसको वार्षिक ब्याजबाट हामीले विद्यार्थीहरूलाई स्कुलले ड्रेस दिने निर्णय गरेका छौँ सो बमोजिम हामीले यही असार सत्तासी गतिका दिन विद्यालयका सम्पूर्ण अभिभावकज्यूहरू विद्यालय व्यवस्थापन समिति समितिका सम्पूर्ण सदस्यहरूको रोभरमा हामीले सबै विद्यार्थीहरूलाई हाम्रो विद्यालयमा अध्ययन गर्ने एकचालिसजना सबै विद्यार्थीहरूलाई हामीले स्कुल ड्रेस वितरण गरियो र हाम्रो विद्यालयलाई यत्रो रकम उहाँले एउटा फिनिस नेपाल भन्ने संस्थाबाट हामीलाई प्रदान गराइदिनु भयो र उहाँ फिनिस नेपालको सचिव पनि हुनुहुँदो रहेछ र हाम्रो विद्यालयलाई यत्रो रकम सहयोग गरेकोमा हामीले हाम्रो विद्यालयको तर्फबाट जीवन खराल र उहाँको संस्था फिनिस नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र म यस विद्यालयको पर्वको प्रभाव भएको नाताले अझै पनि हाम्रो विद्यालयलाई सक्दो सहयोग गरिदिनु हुन म जीवन खरेलज्यूलाई अनुरोध गर्दछु एउटै व्यक्तिले तिन लाख अडतिस हजार अस्सी रुपियाँ पठाउनु भनेको सानो कुरा होइन तपाईँको विद्यालयलाई यो रकमले त निकै अगाडि बढाउँछ होइन हाम्रो विद्यालयले अहिले हाम्रा यहाँका गरिब जीवनदारहरू धेरै यसो दलित बस्ती भएको ठाउँ हो यो उहाँको त्यो रकमको ब्याजले हामीले सबै विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा हामीले स्कुलले ड्रेस दिन पाइयो र यहाँका चाहिँ समुदायका अभिभावकहरू विद्यार्थीहरू यस कार्यक्रमबाट धेरै खुसी हुनुहुन्छ र हामीलाई पनि धेरै खुसी लागेको छ हामी पनि उहाँ जीवन खरालजीलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ जसले सरस्वती प्रावि आँपचौर आठ खरवाङलाई साढे तिन लाख झन्डै रकम दिनुभयो त्यसले गर्दा यहाँका बालबालिका अनि अभिभावकहरू अत्यन्तै खुसी छन् र आभारी छन् उहाँ चाहिँ नि आँपचोर साथमा बस्नु हुँदो रहेछ धेरै धेरै धन्यवाद एवं बधाई दिन चाहन्छौँ विद्यालयलाई पनि हस् धन्यवाद हाम्रो यस कार्यक्रमलाई प्रसारण गरिदिनु भएकोमा सञ्चालक प्रेम सुनालजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यो संसार उहाँले प्रसारण गरिदिनु भएको छ यसको लागि हाम्रो विद्यालय परिवार धेरै आभारी छ गुल्मीको सदरमुकाम तम्गास र यस आसपासका अन्य तीन गाविस यति बेला नगरपालिका समेत भइसकेका छन् तर तम्गास भित्रको सडकको हविगत भने कस्तो छ त सुनौ यो स्थलगत रिपोर्ट हेर यो बाटो उहाँ हुनुहुन्थ्यो सहकर्मी दिपेन्द्र खत्री वर्षे पछि बर्खाको समयमा हामी यस तमगासको अर्खाँची जीप पार्कदेखि तमगासको नेटासम्म बिग्रेको यो बाटोको रिपोर्ट बनाउन हामी स्थलगत रूपमै आउने गरेका छौँ गत वर्ष पनि हामीले यस मोटर बाटोको हविगत सम्बन्धित निकायसम्म सुनाएका थियौँ गत वर्ष पनि सम्बन्धित निकायले प्रतिबद्धता जनाएको थियो तर यस वर्षको बर्खामा पनि आउँदा बाटकको हविगत उस्तै छ ठाउँ ठाउँमा खाडल छन् हिलो छ यहाँ गाडी डुब्ने अड्किने अगाडि बढाउन नसकिने अवस्था छ झन् मोटरसाइकल चालकहरू त धेरै ठाउँमा रोक्दै हिलाम्मे भएर यात्रा गर्ने गर्दछन् सदरमुकाम तमगास त्यसमाथि यसै पालि रेसुङ्गा नगरपालिका घोषणा भएको यस मोटर बाटोको हो विगत यहाँका धेरै नेताहरूलाई थाहा छ यहाँका धेरै कार्यालय प्रमुखहरूलाई थाहा छ तर पनि वास्ता गरिएको छैन केही दिन अघि पाल्पा सडक डिभिजन कार्यालयका प्रमुख यहाँ आइपुग्नु भएको थियो उहाँलाई प्रत्यक्ष यो बाटाको अवलोकन गर्न आग्रह गरेका थिए यस भेक का मानिसहरूले यो बाटो अत्यन्तै व्यस्त बाटो हो दुई जिल्ला जोड्ने बाटो सदरमुकाम तमघास भित्रै पर्दा पनि किन वास्ता गरिँदैन त यसबारे धेरै जनगुनासो उठ्दै आइरहेको छ त आज हामी यस स्थलगत रिपोर्टमा कठिन यात्रा गरिरहनु भएका केही मोटरसाइकल चालकहरूसँग हामी कुरा गर्न गइरहेका छौँ नमस्कार हजुरको शुभ नाम नमस्कार हजुर मेरो नाम ज्ञानेश्वर पन्थी हो मेरो घर रेसुङ्गा नगरपालिका वार्ड नम्बर सात अडबिसीमा पर्छ तपाईँ रेसुङ्गा नगरपालिकाभित्र बस्नु भएको छ यो बाटोको हविगत कति वर्षदेखि यस्तो छ यो बाटो त हामी अब यहाँ अब बनेदेखि नै यस्तै छ यहाँ जति वर्ष भयो नि यो अब कच्ची बाटोको रूपमा यो जहिलेदेखि यातायात सञ्चालन भयो उहिलेदेखि नै हाम्रो यो हविगत त यस्तै छ दुःख पाइरहेका छौँ सदरमुकामको ठाउँ भएर पनि हामीले अब धेरै पटक आह्वान गऱ्यौँ धेरै ठाउँमा रिक्वेस्ट गऱ्यौँ यो बाटो सुधार हुन सकेन केही दिन अघि पाल्पा सडक डिभिजन कार्यालयका डिजीहरू आएको थिए त्यति बेला तपाईँले कुरा राख्नु भएको थियो तर किन सुनवाई भएन यसको बारेमा त सुनवाई त अब उहाँ डी साहबले त अब हुन्छ म गर्छु भनेर हाम्रो यही नेताको स्थानमा चाहिँ हामीहरूले नै तम्का नेटाबाट लिएर आएर नेटासम्म लिएर आयौँ उहाँलाई बाटोको अवलोकन अध्ययन पनि गरायौँ देखायौँ अनि त्यसपछि उहाँले हुन्छ म तपाईँलाई अब यो बर्खालाई मैले सुचारू रूपमा राम्रोसित सञ्चालन हुने गरी मैले बाटोको लागि मैले अहिलेलाई व्यवस्था गर्छु आगामी वर्षहरूमा बाटो पिच हुने सम्भावना छ भनेर उहाँले भन्नुभएको थियो अनि त्यसपछि उहाँले हुन्छ त्यसो भए ल जसरी हुन्छ गर्ने हामीले रिक्वेस्ट गऱ्यौँ अनि उहाँ जानुभयो अनि त्यसपछि अस्ति ल्याएर चार ट्र्याक्टर गिटी मात्रै बिछाएर छोड्नु भएछ अब को को आएर के के गर्नुभयो त्यो कुरो हामीलाई थाहा भएन खाडल त उत्रै छन् फेरि खाडल त उस्तै छ उत्रै छ अझ बढी अप्ठ्यारो भयो भएको छ बाटो हस् धन्यवाद यहाँको शुभ नाम नमस्कार म देवमणि पाण्डे अरेखाँची भगवती आठ बस्ने हाल अहिले तमगास छु दिनमा म दुई पटक ओरदोर गर्नुपर्छ यो बाटा यो बाटो खुले देखि जो हजुरको यो खाल्टा नपुर्ने अब यहाँ गाडी कति एक्सिडेन्ट भयो यहाँ दुई तिनवटा ट्रक पनि वर्ष पल्टन्छन् मान्छे आवाज जावत गर्न एकदम गाह्रो छ हिलो भनियो भने अब तपाईँको यहाँ पैन्ट काटेर जाँगे लाएर पनि पार हुन नसक्ने अवस्था छ बर्खाको अवस्था यो हो अब यहाँ ठुला तपाईँको सडक डिभिजनका कुरा गर्ने हो भने यहाँ आएर हेर्ने सदरमुकामको नगरपालिकाको नजिक हो यो चाहिँ रेसुङ्गा नगरपालिका भइसक्यो सदरमुकामका नजिक नगरपालिकाभित्र यो अवस्था छ अब माथि गएकाले अब यो केलाई हेर्नुहुन्न एउटा आशा अहिले चाहिँ चन्द्र भण्डारीजीले जित्नुभएको छ उहाँले गर्छु भन्ने कुरा पनि हो यसको लागि के गर्नुभएको छ अब यो चाहिँ हजुरले यसको रेकर्ड अलि माथि पुऱ्याइदिएर यो चाँडै चाहिँ यसको मर्मत पिज हुनुपर्ने के हुनुपर्ने हो यो भइदिए जनतालाई धेरै सुविधा हुन्थ्यो यहाँ पैदल हिँड्ने पनि त्यस्तै बिग्रिरहेको छन् मोटरसाइकलवाला पनि त्यस्तै छ अरू गाडी तपाईँको बर्खा लाओ यी जिप पास हुन्न पैदल यात्रीले दुःख पाएका छन् दुधका गाडी तपाईँको दुइटा गाडी आउँछन् अर्घातोष दिउरालीदेखि ती दुधका गाडी चाहिँ नआएर बिहान चाहिँ डोका बोकेर ती डेरीवालाले डोका बोकेर दुध ल्याएर बेचेका छन् सदरमुकाम हो नगरपालिका हो यहाँको अवस्था यही छ हजुर यो माथिकाले हेरिदिनु पर्यो हाम्रो भनाइ यही तपाईँको शुभ नाम मेरो नाम राधिका भूषाल राधिका भुषाल तपाईँले यो दुध बोक्ने भाँडाहरू पनि ल्याउनु भएको छ यहाँ दुध बोक्न आउने दिदीबहिनीलाई कति गाह्रो हुने गर्छ गाह्रै छ बाटो यस्तै छ गाह्रो छ गाह्रो छ एकदम स्थानीयवासीको यो गुनासोलाई हामी पुनः पाल्पा सडक डिभिजन कार्यालयका प्रमुखलाई पुर्याउन चाहन्छौ त्यसका लागि यहाँबाट हामी पाल्पाका डिजी कर्णबहादुर राणाबाटसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार जुन तपाईँले तमगासको नेटासम्मको बाटो त अवलोकन गरेर जानु भएको तत्काल बनाइदिन्छु पनि भनेर प्रतिबद्ध जनाउनु भएको थियो खै अहिलेसम्म त बनाएर हिँड्छ नि त होइन अब त्यो हामीले जुन कुरा गरेका थियौँ छलफल होइन बर्खाको समयमा त्यहाँ सञ्चालनको लागि सडक कार्यालयले भन्ने हाम्रो जुन सल्लाह भएको थियो नि हजुर त्यही अनुसार मैले इन्जिनियर साहबलाई त्यो भनिदिइसकेको छु र त्यहाँ अब त्यो तुरुन्तै त्यो ट्र्याक्टरहरू र ग्राभलहरू पठाइदिँदैछु मैले कहिलेसम्म हामी आशा राखौँ होइन होइन यो हप्ताभित्रै त्यो काम सम्पन्न गराइदिन्छु म हस् त तपाईँको यो प्रतिबद्धता यति पुरा भयो भने हामी त्यो त अहिले बजेटै नभए पनि त्यहाँको तपाईँहरूको आवश्यकतालाई देखेर हजुर मैले जुन हामीले छलफल गरेका थियौँ त्यसलाई खासै त्यस्तो बजेट विनियोजन नभए पनि अहिले हाम्रो आन्तरिक रूपले बचत रहेको केही ग्राभलहरू र गरेर त्यहाँको समस्यालाई मध्यनजर गरेरै मैले त्यो प्रतिबद्धता दिएको त्यो बेलामा त्यो प्रतिबद्धतामा दिएको घोषणा छ यता मात्रै छ तपाईँले त्यसलाई चिन्ता गर्नुपर्छ हस् धन्यवाद अब लगाउँ एउटै व्यक्तिलाई चिची पनि पापा पनि भने जस्तै खबरतर्फ जबकि गुल्मीको वामी टक्सरमा रहेको रुद्रवती बहुमुखी क्याम्पसको प्रमुख र सोही स्थानमा रहेको गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलमा एउटै व्यक्ति प्रशासन प्रमुख रहनु भएको छ दुई वर्ष अघिदेखि त्यस क्याम्पसका प्रमुख हिरामणी अरियाल काठमाडौँ गएर बसेपछि रामु तिवारीले दुवै संस्थाको प्रशासन प्रमुख चलाउनु भएको हो बेरोजगारीको समस्या भगिरहेको नेपालमा यस्तो पनि पनि हुन्छ त यस सम्बन्धमा हामी त्यस क्याम्पसका अध्यक्ष महेश ऋषिसँग टेलिफोन सम्पर्कमा छौँ